समीर समित तिम्रो केसुमा चुम्न त मन थियो तिम्रो त्यो गुलाबी ओठमा त तिम्रो केसुमा चुम्न त मन थियो तिम्रो त्यो destinies to